नम्बर पाँच साठी नौ सय बयानब्बे website W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको परान्न चार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब खबर विस्तारमा अर्थ मन्त्रालयका सल्लाहकार डाक्टर चिरञ्जीवी नेपालले आगामी बजेटमा ऊर्जा र पूर्वाधार विकासमा जोड़ दिने बताउनु भएको छ मिडिया इन्टरनेसनलले काठमाडौँमा गरेको कार्यक्रममा नेपालले सरकारको प्राथमिकता चुनाव भए पनि आगामी आगामी बजेट मार्फत आयोजनाको प्राथमिकता निर्धारण गरिने बताउनुभयो निजी क्षेत्रलाई पनि जलविद्युतमा लगानी गर्न नेपालले आग्रह गर्नुभयो कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारको मुख्य मुद्दा चुनाव भएकोले चुनावमा केन्द्रित भएर बजेट ल्याउन आग्रह गर्नुभयो चुनावबाट विमुख भएर बजेट ल्याए मुख्य मुद्दा केन्द्रित हुन सक्ने भन्दै पाण्डेले संसद नभएको बेला स्रोत दुरूपयोग हुन सक्ने भएकोले त्यसमा पनि ध्यान दिन आग्रह गर्नुभयो जलविद्युतमा लगानी गर्ने सहकारीलाई लाभांश वितरणको दायरामा छोड दिन पनि पाण्डेले आग्रह गर्नुभयो यस्तै उद्योगी प्रदीपसँग पाण्डेले वितरणमुखी नभई उत्पादनमुखी बजेट ल्याएर लगानी मैत्री वातावरण बनाउन आग्रह गर्नुभयो शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मध्य समाजवादी पार्टी र जेपी गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियानबीच एकता प्रयास भएको छ वार्ता सकारात्मक रहेको भन्दै नेताहरूले केही दिनमा नै ठोस परिणाम आउने दावी गरेका छन् मधेस समाजवादी पार्टीका अध्यक्ष भण्डारीले आगामी संविधानसभा निर्वाचन लक्षित गरी पार्टी एकताको प्रयास थालिएको बताउनुभयो भण्डारीले भन्नुभयो अहिलेसम्मको वार्तामा सकारात्मक छौं हामी केही दिनमा नै निष्कर्षमा पुग्छौं मधेसमा वैकल्पिक शक्ति निर्माण आवश्यक रहेकाले मुद्दामा केन्द्रित भएर एकता प्रयास थालिएको उहाँको भनाइ छ अभियानका सदस्य राजीव झाले नेतृत्व बाहेकका सबै विषयमा लगभग सहमति भएको बताउनुभयो विधान संसद विधान संशोधनदेखि सबै विषयमा सहमति भइसक्यो उहाँले भन्नुभयो नेतृत्वको विषयमा छलफल हुन बाँकी छ दुवै पार्टीले नेतृत्व दावी गरेका छन् भने पार्टीको नाम लगायतका विषयमा छलफल हुन बाँकी छ राप्रपा नेपालका अध्यक्ष कमल थापाले चार दलीय सिन्डिकेटको कारण मुलुक संकटमा फँसेको आरोप लगाउनु भएको छ थापाले चार दलले नै खिलराज रेग्मी नेतृत्वको सरकार चलाएकाले मंगसिरमा पनि निर्वाचन हुन नसक्ने दावी गर्नुभयो आज बिहान डडेलधुरामा आयोजित पत्रकार सम्मेलनमा थापाले चार दलको निर्देशनमा रेग्मी नेतृत्वको सरकारले निर्वाचन गराए पनि त्यो निष्पक्ष र धाँधली रहित भने हुन नसक्ने बताउनुभयो थापाले चार दलका शीर्ष नेताहरूले लोकतन्त्रको नाममा मुलुकमा ब्रह्मलुट मच्याएको आरोप लगाउनुभयो थापाले भन्नुभयो आफूले मचाएको ब्रह्मलोटको ढाकछोप गर्नकै लागि भए पनि उनीहरूले विवादास्पद पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गरेका हुन् चौध वर्षीय बालिकालाई जबरजस्ती गर्ने गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले दुईजनालाई पक्राउ गरेको छ भरतपुरमा आफन्तको घर जान हिँडेकी दोलखा घर दोलखा घर बताउने बालिकालाई मंगलबार बेलुकी जबरजस्ती करणी गरेको अभियोगमा ना दुई आठ पाँच छ नम्बरको बसका चालक र सहचालकलाई पक्रिएको प्रहरीले जनाएको छ पक्राउ पर्नेमा बसका चालक चितवन भण्डारा आठका सत्ताइस वर्षीय नारायण खरेल र सहचालक भण्डारा नौका उनातिस वर्षीय कुमार थापा रहेका छन् प्रहरीले जिल्ला अदालतबाट पाँच दिन म्याद थप गराएर उनीहरूमाथि अनुसन्धान गरिरहेको छ पीडित बालिकाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ प्रहरीले काठमाडौँको बौद्ध क्षेत्रबाट अवैध रूपमा भित्रिएको करिब पन्ध्र किलो सोनसहित चारजनालाई पक्राउ गरेको छ काठमाडौँको बौद्ध तीनचोने क्षेत्रबाट पक्राउ गरिएको उनीहरूलाई महानगरी प्रहरी परिसर हनुमान ढोका पठाइएको बौद्ध प्रहरीले जनाएको छ पक्राउ परेका व्यक्ति र सुनका सम्बन्धमा जानकारी दिन महानगरी प्रहरी परिसर हनुमान ढोकाले साँझ पत्रकार सम्मेलन गर्दैछ बलिउड अभिनेता सञ्जय दत्तले मुम्बईको टाडा अदालतमा आत्मसमर्पण गरेका छन् सन् उन्नाइस सय तिरानब्बेमा मुम्बई आक्रमणमा प्रयोग भएका हत्या राखेकोमा दोषी ठहर भएका दत्तलाई अदालतले शनिबारभित्रमा आत्मसमर्पण गर्न समय दिए पनि त्यसको दुई दिन अघि नै उनी अदालतको शरणमा पुगेका हुन् उनले अदालतमा समर्पण गर्न लागेपछि अदालत परिसरमा उनका समर्थक र संसारकर्मीको भीड़ लागेको थियो सञ्जय दत्तले अभिनय गरिरहेका केही चलचित्रको काम पूरा नभएको कारण उनलाई केही दिनको समय दिन निर्माताहरूले निवेदन दिए पनि अदालतले फेरि समय थप्न स्वीकार गरेको थियो यसअघि वैशाख चार गतेका दिन भने अदालतले उनलाई चार हप्ताको समय थप गरेको थियो अवैध हतियार राखेको आरोप प्रमाणित भएपछि गएको मार्च एक्काइस तारिकमा भारतीय सर्वोच्च अदालतले दत्तलाई पाँच वर्षको जेल सजाय सुनाएको हो र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज किङ्स इलेभेन पन्जाब र दिल्ली डेयर बीच प्रतिस्पर्धा हुँदैछ चालु सिजनमा खराब प्रदर्शन गरेको दिल्लीले उपाधि होडको सम्भावना कायम राखेको पन्जाबसँग बेलुका सभा आठ बजेपछि प्रतिस्पर्धा गर्नेछ सेमी फाइनल प्रवेशका लागि पन्जाबले आजको समेत गरी लगातार दुई खेल जितेर अरूको खेलमा भर पर्नुपर्ने हुन्छ रोयल च्यालेन्जर्स बेङ्गलोर र सनराइजर्स हैदराबादको समान सोह्र सोह्र अङ्क छ भने पन्जाबको बाह्र अङ्क छ बेङ्गलोरले अब एक खेल र हैदराबादले दुईवटा खेल्न बाँकी छ यसअघि गैराती सम्पन्न भएको खेलमा राजस्थान रोयल्सलाई चौध रनले पराजित गर्दै मुम्बई इन्डियन्स फेरि शीर्ष स्थानमा उक्लिएको छ हौस् त पुरानो चार बजेको अर्पण खबर सकियो म सम्झना बिदा हुन्छु नमस्कार इस अर्पण खबर